तिम्रो बाटो के फर्कनु तिम्रो फोटो चिठी बाचा सङ्घालेरै राखेको छु तिम्रो फोटो चिठी बाचा सङ्घालेरै राखेको छु आऊ लैजाऊ यादसहित फोटो हेरी के कल्पनु सम्झनेले बिर्से सायद मैले मात्रै के सम्झनु डोली चढी जाने सानो तिम्रो बाटो के फर्कनु काठमाडौँ कपनका भोजराज दाहालको यो गजल सँगसँगै उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर उत्पादन सहयोगी दिनेश निरोलासँगै आज पनि म प्रस्तोता अच्युत घिमिरे उपस्थित भएको छु शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि बुलबुलको आजको कार्यक्रममा केही रात्रि गन्थन तपाईँका गजल पत्रसँगै सुमधुर साङ्गीतिक गजलहरू सुनाउनेछु बुलबुलको प्रसारण यति बेला उज्यालो नाइन्टी नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्र एफएम मेजिट्युन्स Jhapa radio Darpan Bardibas Hetauda FM Hetauda radio Tarang Pokhara radio Resunga Gulmi Srinagar FM Palpa फलेवासमा रहेको radio Parbat Bulbule FM Surkhet radio Bardiya Krishnasar FM Bardiya पोखराको माछापुच्रे एफएम बुटवलको तिनाउ एफएम र सुर्खेतको रेडियो भेरीमा सुन्न सकिन्छ यसरी बुलबुल प्रसारण गर्ने तेह्रवटा एफएम रेडियोका साथै W dot UNN dot com dot NP मार्फत संसारको कुनै पनि कुनामा जुनसुकै बेला उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति बुलबुल इन्टरनेटमा सुन्न वा डाउनलोड गर्न सकिन्छ सर्पले काँचोली फेरे जस्तै दिनहरू महिनाहरू वर्षहरू ऋतुसँगै समय फेरिएका छन् हामी फेरिन्छौँ ओभिडको एउटा भनाइ छ संसारमा परिवर्तन बाहेक परिवर्तित नहुने कुनै कुरा नै छैन रे इस्वी सम्बत हाम्रा लागि चलनचल्तीकै चल्तीकै सम्बत हो यसअनुसार सन् दुई हजार नौलाई छोडेर दसमा पादार्पण गर्दैछौँ हामी हाम्रा लागि सामान्य परिवर्तन हो यो र पनि कहिलेकाहीँ यही पादार्पण विशिष्ट भइदिन्छ सन् दुई हजार नौले कतिलाई लुटेर गयो होला मनहुस वर्ष दुई हजार नौ गए जाओस् यसै भन्छौँ हामी दुई हजार नौले कतिलाई धेरै कुरा दिएर गयो होला यति प्रिय वर्ष नगइदिएको भए कति राम्रो हुन्थ्यो होला यस्तै यस्तै उद्घारहरू व्यक्त छन् हामीभित्र वर्ष न मनहोस हो न भाग्यवान त्यो त हाम्रो दिन हो हाम्रो ग्रह हो पौडिन नजान्नेका लागि नदी शत्रु हो भने जान्नेका लागि त्यही नदी मित्र भएर आएको छ दुई हजार नौलाई छोडेर दुई हजार दसमा पादार्पण गरिँदै गरेको यो दुई हजार दसको सङ्घारमा यति बेला तपाईँलाई बुलबुलको आजको पहिलो कोसेली नयाँ वर्ष दुई हजार दसको शुभकामनासहित जगजित चित्राको आवाजमा उसकी बाते बहार की बातें उसकी बहार की बातें کی باتیں اس کی باتیں بہار کی باتیں میں کدا ہے کعبہ نہیں شیخ جی میں کدا ہے کعبہ نہیں یا تو ہوں گی خمار کی باتیں یا تو ہوں گی خمار کی باتیں نفس اور تیرا خیال حسین یہ کپس اور تیرا خیال حسین اس پہ ہر سو بہار کی باتیں اس پہ ہر سو بہار کی باتیں उसकी बातें बाहर की बातें भनिन् उनले फोन गरे एउटा आग्रह गर्नलाई भनिन् उनले फोन गरे एउटा आग्रह गर्नलाई हृदयको चरण क्षेत्र बाँकी छैन त चर्नलाई मेरो तस्विर पठाइदेऊ यही भन्न बोलेको रे मेरो तस्विर पठाइदेऊ यही भन्न बोलेको रे तिम्रो दिलको कोठाबाट अन्तै बसाई सर्नलाई हृदयको चरण क्षेत्र बाँकी छैन चर्नलाई छन् कि निर्दयीले आफूले बोलेको नि छन् कि निर्दयीले आफूले बोलेको नि बिउ कति भित्र्याउँछन् जताततै छर्नलाई हृदयको चरण क्षेत्र बाँकी छैन त चर्नलाई आफू गर्ने गल्ती तर समयलाई दोष दिइन् आफू गर्ने गल्ती तर समयलाई दोष दिइन् उत्तर थियो तिमी मात्र छैनौ पुल तर्नलाई हृदयको चरण क्षेत्र बाँकी छैन त तर्नलाई कति सस्तो बनाए कि वर्षौंको सम्बन्धलाई कति सस्तो बनाए कि वर्षौंको सम्बन्धलाई मन लागेन तिम्रो प्रेमको घेराभित्र पर्नलाई हृदयको चरण क्षेत्र बाँकी छैन त चर्नलाई गलत बाटो देखाएर नक्कली बनिरहन् गलत बाटो देखाएर नक्कली बनिरहन् बेसारे भोरे मैले दिएको सिन्दुर सिउँदो भर्नलाई भनिन् उनले फोन गरे एउटा आग्रह गर्नलाई हृदयको चरण क्षेत्र बाँकी छैन त चर्नलाई बुलबुलमा अहिले वाचन गरिएको गजल नुवाकोटका जीवनशैलीको गजल थियो उहाँले लेख्नु भएको छ मलाई थाहा छैन मैले कसको सम्झनामा यो गजल लेखेँ तर मलाई थाहा छ उनी सधैँ पीडा दिइरहन्छन् उनले यो उनीप्रति उहाँले समर्पित गरेर लेख्नुभयो जीवनशैलीले यो गजल मैले वाचन गरेर सुनाएँ अब अर्को गजल छ मसँग स्वयम्भू स्थायी निवास भई हाल फिनल्याण्डको इमात्रामा रहँदै आउनुभएका सुमन प्रसाईको गजल भनेर लेख्नु भएको छ तर गजल बन्न सकेको छैन सुमनजी तपाईँको मौनतामा सुन्दरताको आज एउटा परी देखेँ तिम्रो छछल्किएको यौवनको रङ देखेँ चाहँदा चाहँदै व्यवस्थामा टुक्रिएको मोटु सम्हाल्न नसक्दा भौतारिएको पागल देखेँ भन्दै उहाँले आफ्नो भावना लेख्नुभयो यसलाई मैले उहाँले गजल भयो कि भएन पनि बताइदिनु होला भन्नुभएको थियो उहाँको गजल बन्न सकेको छैन सुमन प्रसाईको यो भावनापछि मसँग अर्को एउटा भावना छ गजल लेख्ने प्रयास गर्नुभएको छ तर गजल बन्न सकेको छैन चन्द्रविलास भुर्तेल श्री सृजनले पठाउनु भएको छ college of information technology and engineering Subidhanagar कुनेका डिपार्टमेन्ट हेड इन्फर्मेसन टेक्नोलोजी लेख्नु भएको छ उहाँले न म गीतकार न कवि न गजलकार तर पनि बुलबुल सुनेपछि नलेखिरहन मनले मानेन त्यसैले एउटा रात्रिगन्थन यसै इमेल साथ पठाएको छु आगे तपाईँको विचार भन्दै उहाँले लेख्नु भएको छ हेर्दा हेर्दै जिन्दगीको बाटोभरि छरिएछु रुँदा रुँदै आँसुभित्र आँसु भई छल्किएछु फुलबारी भित्रभित्रै पलास चाहिँ ओइलिएछु हेर्दा हेर्दै जिन्दगीको बाटोभरि छरिएछु चन्द्रविलास भुर्तेलको यो भावनाको वाचनपछि अब एउटा गजल फेरि मलाई वाचन गर्न मन लागिरहेछ आबुधाबी युएईमा अहिले बस्दै आउनुभएका रूपन्देही रुद्रपुर छ स्थायी निवास भएका दीर्घ क्षेत्री विवशको गजल यस्तो छ प्रतीक्षामा बसौ हौली माझमा दियो जलाएर प्रतीक्षामा बस्यौ हौली माझमा दियो जलाएर प्रदेशीको आशै आशमा मनमुटु जलाएर भेटेपछि बाँडी खाने भनी सोची हौली प्रिया भेटेपछि बाँडी खाने भनी सोची हौली प्रिया चाहनाका फलहरू लटरम्मै फलाएर परदेशीको आशै आसमा मनमुटु जलाएर धैर्य गरी बस्नु नानु ढुङ्गो जस्तो मुटु पारी धैर्य गरी बस्नु नानु मुटु जस्तो ढुङ्गो पारी धैर्य गरी बस्नु नानु ढुङ्गो जस्तो मुटु पारी दुख्या मन नदुखाउनु आफैले चलाएर प्रदेशीको आशय आसमा मनमुटु जलाएर नसोच्नु है झरी गयो आउँदैन फर्की भनी नसोच्नु है झरी गयो आउँदैन फर्की भनी हरियाली छाइदिनेछु एक दिन पलाएर प्रदेशीको आशे आशमा मनमुटु जलाएर यथार्थको सुन्दर बस्ती तिमीलाई अर्पनेछु यथार्थको सुन्दर बस्ती तिमीलाई अर्पनेछु झुठा पापी सपानका थोत्रा महल ढलाएर प्रदेशीको आशे आशमा मनमुटु जलाएर दीर्घ छेत्री विवशको गजलपछि फेरि पनि मलाई जोड्न मन छ नयाँ वर्षको मोड छ अहिले पिउने जोस छ सबैलाई होला सायद पिउनु सायद आफैलाई भुल्नु पनि हो मधुशालाको आनन्दबारे डाक्टर हरिवंश राय बच्चनले एउटा काव्य नै तयार गरेका छन् जीवनमा एक थोपा मदिरा पनि नपिएका बच्चनको पिउनुबारेको अनुभव देखेर ठूला ठूला कविहरू पनि विचित्रमा परेका थिए पिउनुमा आनन्द आउने भएर नै सायद यति चर्चित छ पिउने र पिलाउने कला आज नयाँ वर्षमा झुमेर पिउन चाहनेहरूका लागि गुलाम अलीको एउटा गजल छ पिउनु नै छ भने एक्लै लुकेर अरूले देख्ला कि भनेर के पिउनु खुलेर पिउनु छुप छुपा के पियो یہ میں اس سے اوروں کو بھی پلا کے پیو یہ کس نے کہہ دیا آخر کہ چھپ چھپا کے پیو میں جہاں کو میں زیست کو بھلا کے پیو غم جہاں کو غم زیست کو بھلا کے پیو حسین گیت محبت کے گنگنا کہہ دیا آخر کہ چھپ چھپا قدر مانے عشق کے آنسو غم حیات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 पानी सलाइदियौ अनि घर आफ्नै ढलाइदियौ मारेर कोमल इन्द्रको मन मारेर कोमल इन्द्रको मन कुन रक्षानमा पलाइदियौ जब चिट्ठी मेरो जलाइदियौ अनि घर आफ्नै ढलाइदियौ खोटाङ स्थायी निवास भई हाल मलेसिया रहँदै आउनुभएका इन्द्र नार्थुङेको गजल थियो यो उहाँले एउटा छोटो पत्र पनि लेख्नुहुन्छ म हाल प्रवासमा भए पनि नेपाली साहित्यसँग टाढा भएको छैन साहित्यको खोजी गर्ने क्रममा मैले बुलबुल कार्यक्रम पनि पाएँ बुलबुलका जे जति कार्यक्रम सुन्न पाएँ सबै उत्कृष्ट लाग्यो र कार्यक्रममा वाचन भएका गजलहरूले पनि ज्यादै सुन्दर लाग्यो यो कार्यक्रममा आफ्नो गजल समावेश गरेर बुलबुलका हजारौं श्रोताबीच छरिन मन लाग्यो त्यसैले यो गजल सम्प्रेषण गरेको छु भन्दै इन्द्र नार्थोङ्गेले पठाउनु भएको गजल वाचन गरे मैले अब बुलबुलमा पालो पत्र वाचनको यो पत्र भारतको आग्रा उत्तर प्रदेशबाट दीक्षा रिसाल बुकीले पठाउनु भएको छ उहाँले एउटा प्रेम पत्र लेखेर पठाउनु भएको छ सायद उहाँको प्रेमीको लागि वा प्रेमिकाको लागि पत्र पढिसकेपछि मात्र खुल्छ उहाँ पत्र सुरु गर्नुहुन्छ यसरी प्रिया तिमीलाई अङ्गालोभरि बेरेर सपना देखेको पल तिम्रा ठूला ठूला सागर चाहिँ छसल्किने आँखाको अबोधतामा बिस्तारै बिस्तारै डुब्दै गर्दाको पल जब निलो आकाशमा चारैतिर छरिएका बादलका टुक्राहरूमा तिम्रो अनुहार खोज्दै थिएँ अनि उही टुक्राहरूमा तिम्रो नाम कल्पँदै लेख्दै गर्दा म फेरि एकपटक झसङ्ग भएर तर्सिएँ अनि हठात ऐना हेरेँ म त्यहीँ थिएँ उहीँ थिएँ जसलाई हेरेर हिजो तिमी भन्ने गर्थ्यौ तिमी बिना म एक पल पनि बाँच्न सक्दिनँ अनि हत्केलाभरि मेरो अनुहार थामेर अवरुद्ध गलाली मेरो छातीमा टाँसिन्थ्यो प्रिया तिमी पनि त त्यस पल मलाई माया गर्थ्यौ तर आज तिमी पराएकी कसरी भयो तिमी रङ्गिएर गएको पल म रगतले पोतिएको थिएँ तिमीले पोते लगाएको पल मैले पनि पासो कसेको थिएँ अनि आत्महत्याको साँकुरो गल्लीमा कदम बढाएको थिएँ तर मर्न सकिनँ अनि फेरि निलो आकाशमा तिम्रो अनुहार खोज्न थालेँ तिमी सुहागरातमा बहुपासको मिठो घेरामा कैदी भइरहेथ्यौ म बेहोसी भई तिम्रो नाम लिइरहेथेँ तिमी घरिघरि आउँथ्यौ म अङ्गालोभरि तिमीलाई लिन चाहन्थे तिमी बिलाउँथ्यौ तिमी रातभरि मसँग नभएर पनि मैसँग थियौ उत्तर प्रदेश आग्राबाट दीक्षा रिसाल अगाडि लेख्नुहुन्छ प्रिया पहाड़हरूको घेरा काटेर विदेशी माटोमा पाइला टेक्दै गर्दा तिम्रो मनमा पनि सियोले झैँ सस्स दुख्यो होला तिमीले पछाडि फर्केर हेऱ्यौ होला अनि अलिकति डर अलिकति खुसीले अघि बढ्यो होला म जान्दछु तिमीले कदम बढाउँदै गर्दा मेरो याद पक्कै आयो होला अनि एकपलको लागि मन दुख्यो होला आफ्नो आँखाको आँसुलाई लुकाउन खोज्यो होला प्रिया म त एक्लो छु तिमीले जस्तो छोडेर गएकी थियौ उस्तै छु तिमीलाई मेरो शुभकामना भारतको उत्तर प्रदेश आग्राबाट दीक्षा रिसाल बुकीले पठाउनु भएको पत्र थियो यो मलाई लागेको थियो उहाँले आफ्नो प्रेमीका लागि लेख्नुभयो तर उहाँले प्रेमी बनेर प्रेमीको प्रेमिकाका लागि लेख्नु भएको रहेछ प्रेम गर्ने आफ्ना आफ्नै कायदा हुन्छन् प्रेमलाई व्याख्या गर्ने पनि आफ्ना आफ्नै कायदा हुन्छन् यो पत्रमा एक किसिमको व्याख्या थियो अब प्रेमको आफ्नै व्याख्या गर्दै मनहर उदासको गजल तपाईँ समक्ष राख्दैछु मनहर उदास प्रेमलाई यसरी व्याख्या गर्छन् سادگی ہے چلو چھوڑو محبت ہم نے کی ہے چلو چھوڑو محبت ہم نے کی تمہارا تم سے کہے گا تمہارا تم سے کہے گا تمہارا کمی ہے چلو چھوڑو محبت ہم نے کی ہے کتابیں پڑھا ہے کتاب عشق میں ہم نے پڑھا ہے عشق ہم نے کی ہے یقین مانو ہمیشہ اس زبان یقین مانو ہمیشہ اس زبان یقین مانو ہمیشہ اس زبان تمہاری بس تمہاری بات کی ہے تمہاری بس تمہاری بات शिकायत हम नहीं करते हमारी सादगी है चलो छोड़ो मोहब्बत हमने की है चलो छोड़ो मोहब्बत हमने की बुलबुल एउटा इरानी चरा उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति सही था कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क बुलबुल एउटा इरानी चरा جائنٹین ایپ کو رتری پرست نجانے ایک کھیل زندگی نجانے کھیلنے ایک खेल जिन्दगी दुई किनार कर्णालीको मेल जिन्दगी पुग्नुपर्ने बाटो लामो निरुद्देश्य यात्रा पुग्नुपर्ने बाटो लामो निरुद्देश्य यात्रा अनायासै बढ्दै आउने भेल जिन्दगी दुई किनार कर्णालीको मेल जिन्दगी सफलता चुम्ने रहर सजिएको मन सफलता चुम्ने रहर सजिएको मन काँडा बीच अल्झिरहने झेल जिन्दगी दुई किनार कर्णालीको मेल जिन्दगी स्वतन्त्र भई बाँच्ने इच्छा र तन स्वतन्त्र भई बाँच्ने इच्छा र तन कोपिलामै बन्दकी छ नेल जिन्दगी दुई किनार कर्णालीको मेल जिन्दगी खेलाएर मिठो सपना माधुर्य स्पर्शको खेलाएर मिठो सपना माधुर्य स्पर्शको अन्त्य गर्दै कठकरामा जेल जिन्दगी नजानेरै खेलिने एक खेल जिन्दगी दुई किनार कर्णालीको मेल जिन्दगी तनहुको जामुनी स्थायी निवास भई हाल अस्ट्रेलियाको एडिलेडमा रहँदै आउनुभएकी सावित्रा काफ्लेको गजल थियो यो यसलाई वाचन गरेर सुनाएँ मैले तपाईँ समक्ष सावित्रा काफ्लेको गजलपछि आज मसँग अरू गजलहरू पनि छन् म ती गजल र तपाईँका रात्रि गन्थन वाचन गर्ने तर्खरमा छु अर्को एउटा गजल छ युएसए कोलोराडोबाट भूपेन्द्र महत वकाले पठाउनु भएको गजल यस्तो छ पुस माघ त्यस्तै भयो जेठ भए पनि तापिरहेछु पुसमाघ त्यस्तै भयो जेठ भए पनि तापिरहेछु वरदान अभिशाप जान्दिन चुपचाप थापिरहेछु अँधेरो त छँदै थियो अझ प्रदूषणको तुवालो छायो अँधेरो त छँदै थियो अझ प्रदूषणको तुवालो छायो उज्यालो लोभ भो आगो किनी छानाभरि छापिरहेछु वरदान अभिशाप जान्दिन चुपचाप थापिरहेछु फुकेका पेटका तर्किक निष्कर्ष कहिले निस्कन्छ र फुकेका पेटका तार्किक निष्कर्ष कहिले निस्कन्छ र सुक्दै गएका पेटभित्र चौरेका रेखा नापिरहेछु वरदान अभिशाप जान्दिन चुपचाप थापिरहेछु मेरो माटो पसिना माग्छ म पसिना चिन्दिन सायद मेरो माटो पसिना माग्छ म पसिना चिन्दिन सायद नचिनेसी के लाग्छ र पानी भनी तेजाब छ्यापिरहेछु पुसमाग त्यस्तै भयो जेठ भए पनि तापिरहेछु वरदान अभिशाप जान्दिन चुपचाप थापिरहेछु युएसएको कोलोराडोबाट भूपेन्द्र महतले पठाउनु भएको गजल थियो यो तपाईँको गजलमा केही मात्रा मिलाउनु पर्ने देखेँ मैले भूपेन्द्रजी तपाईँलाई यो सुझाव यो गजलको वाचन सँगसँगै मैले दिइसकेपछि फेरि मसँग यति बेला सुनसरी इटहरीका सुनसरी इटहरी जुर विकासबाट सागरले पठाउनु भएको एउटा गजल र छोटो पत्र छ रातो गुलाब प्रसारण सुनेर एउटा गजल पठाएको छु भनेर लेख्नु भएको छ तर उहाँको गजल हुन सकेको छैन तपाईँले भावना लेख्नु भएको छ सागरजी तपाईँको गजल बन्न सकेको छैन निरन्तर प्रयास गर्नुभयो भने गजल लेख्ने क्षमता छ भन्ने मैले तपाईँको यो भावनाबाट भन्न सक्छु उहाँले बर्दियाकी अन्जु स्मारिका सिंहको सवालको लागि जवाफ गजल भनेर पनि एउटा भावना अर्को पठाउनु भएको थियो त्यसलाई आज भाषण गर्न मैले समय पाउँदिनँ प्रेमको निशाना हो भन्दै दियौ रातो गुलाफ तिम्रो प्रेम खोइ त भन्दै माग्यौ रातो गुलाफ प्रेमको जातै नहुने घात गर्छ भन्थ्यौ नि भनेकै जस्तो गरी छाड्यौ भुल्यौ रातो गुलाफ यो बाहेक बुलबुल सुनेर बुटवल कालिका नगरबाट किरण खनालले एउटा गजल र पत्र भएको छ गजलको कार्यक्रम बुलबुललाई सुझाव दिने मेरो पनि हक लाग्छ बुलबुल मेरी पनि हो त्यसैले यो बुलबुल राम्रो या नराम्रो हुनुमा मलाई सरोकार छ भन्दै लेख्नुभयो बुलबुलका हरेक अङ्क विशेष हुन् जस्तो कि विगतका केही अङ्कमा पारिजात र एक गजल गायनका बारेमा गरिएको प्रस्तुति मन पर्यो भन्नुभयो हामी जस्ता श्रोतालाई अबको अङ्क कुन विषयसँग सम्बन्धित हुन्छ के विशेष रहन्छ त्यसबारेमा भन्ने हो भने गजल पनि त्यस्तै खालका आउने थिए भन्ने उहाँको सुझाव छ हामी प्रयत्न गर्नेछौँ उहाँको गजल यस्तो छ युगौँदेखि सम्बन्ध तोडेर नजाऊ प्यारो मान्छे तिमी बीच बाटोमै अलपत्र छोडेर लिएर नजाऊ प्यारो मान्छे तिमी सम्बन्ध यो तोडियो भने म कसलाई पो आफ्नो भनौँ फुल्न लागेको प्रेमको फुल गोडेर नजाऊ प्यारो मान्छे तिमी किरण खनालको मैले पुरै गजल वाचन गर्न सकिन समयको अभावले यति बेला हामीलाई प्राप्त भएका धेरै सामग्री मैले समयको अभावले वाचन गर्न सकिरहेको छैन युनाइटेड अरब एमिरेट्सको बुर्दबईबाट गोपाल खड्काले पठाउनु भएको भावना आज वाचन गर्ने भ्याइन बिरुवागोठी सबैया टाँडी पर्सा स्थायी निवास भई हाल साउदी अरेबियाको बिन्जागर कम्पनी खुर्सानियामा कार्यरत गेहेन्द्र अविदित गुरुङको भावना पनि आज वाचन गर्ने भ्याइन ललितपुरको विशङ्कु नारायण गाविस स्थायी निवास भई हाल कतारको दुबईमा रहनुभएका उद्धव सिलवालजीको गीत र गजल थियो त्यो पनि आज वाचन हुन सकेन रूपन्देही बुटवलबाट विष्णुप्रसाद ढुङ्गानाको एउटा गजल त्यसै गरी काठमाडौँ कलङ्कीका प्रमोद केसीको गजल पनि आजको कार्यक्रममा वाचन हुन सकेन झापा लखनपुर स्थायी निवास भई हाल काभ्रे बस्ती आउनुभएका शम्भु सापकोटाले पनि एउटा गजल पठाउनु भएको छ स्याङ्जाको छाङछाङती आठ दबुङठाँटी स्थायी निवास भई हाल काठमाडौँको ताहाचल बस्नुहुने टिएन रेग्मी गाउँलेको एउटा गजल छ गुल्मीको श्रृङ्गा दिमाग दुई बस्नुहुने प्रकाश कण्डेल सर्वत्रको गजल पनि हामीलाई प्राप्त छ तर आज वाचन गर्न सकिनँ मैले आशा छ तपाईँहरूले बुझ्नुहुनेछ समयको अभावलाई र वाचन गर्न सकिएको छैन मैले र यो सँगसँगै अब एउटा फेरि गजल बजाउने तर्खरमा छु तर गजल बजाउनु अघि यति बेला मलाई बुलबुलमा फेरि एकपटक याद आइरहेको छ ती सहरहरूको जहाँ बसेर हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू नयाँ वर्षको रमझममा हुनुहुन्छ विदेश भएको छ विदेशको अत्याधिक सुविधा सम्पन्न विकासी आकाशहरू सास परेकै अनुभव नहुने विज्ञानका चमत्कारहरू तर भित्र कता कता ती बुलबुलियनको हृदयमा नेपाल खड्केको छ परिवार खड्केको छ साथीभाइ खड्केका छन् यो अनुमान लाउन हामीलाई कति पनि गाह्रो छैन किनकि यही बुलबुलमा कतिपटक उहाँहरूका उद्गार हामीले पढेका छौँ यस्तो बेला यदि कोही आफ्नो चिने जानेको साथीभाइ वा नेपाली छिमेकी मात्र पनि विदेशमा नयाँ पुग्दा ती पुरानाहरूलाई सोध्न मन लाग्छ कस्तो छ नेपाल नेपालको हालचाल कस्तो छ मेरो घर कस्तो छ मेरो गाउँ कस्तो छ मेरो परिवार यो मेरोले कहिल्यै छोडेन हामीलाई सायद मेरोले त्यही दिन त्यही दिन छोड्नेछ जुन दिन हामी जीवनको अन्तिम दिनमा हुनेछौँ आज ती सारा मेराहरूलाई एकपटक समेट्न मन लागेको छ हामीले गत महिनादेखि प्रत्येक महिनाको एकपटक मौन बुलबुलियनलाई समेट्ने परम्परा राखेका छौँ यसरी आज फेरि तमाम मौन बुलबुलियनलाई सम्बोधन गर्ने बेला भएको छ यस स्तम्भमा हामी एउटा गजल बजाउँछौँ जुन बुलबुल युनिटका तर्फबाट ती श्रोताप्रति लक्षित छ जो बुलबुलमा कहिले पत्र लेख्नुहुन्न इमेल लेख्नुहुन्न केही प्रतिक्रिया पनि जनाउनुहुन्न तर उहाँहरू सधैँ बुलबुलको समयमा यथावत रेडियो बजाउनुहुन्छ सुन्नुहुन्छ र सुनि मात्र रहनुहुन्छ यसरी सुनि मात्र रहने र मनमनमा बुलबुलप्रति सद्भाव राखिरहनुहुने तपाईँका लागि आजको सम्बोधनमा फेरि हामी एउटा गजल शैलीको गीत समर्पण गर्ने तयारीमा छौं आज मौन बुलबुलियनका लागि हामीले अविदा पर्विनको आवाजको गजल शैलीको एउटा गीत ल्याएका छौं विदेश बस्नेहरूका लागि आफ्नो माटोको याद अझ गहिराइदिन्छ यो गीतले विशेषत आज यो गीत म व्यक्तिगत रूपमा पनि मेरा एकजना मित्रलाई समर्पण गर्न चाहन्छु जो यति बेला लन्डनमा रहेका छन् मेरा पूर्व सहकर्मी तथा संसारकर्मी मित्र रूपेश सिलवाल जसको बुलबुलप्रति पनि ठूलो योगदान छ उनको उनको लागि विशेष समर्पणसँगै समस्त मौन बुलबुलियन साथीहरूमा बुलबुल युनिटको तर्फबाट अविता पर्विनको आवाजमा प्रस्तुत छ ऊ देश से आने वाले बता morning. देश से आने वाले बता यो हामीले तपाईँलाई अविता परविनको आवाजमा गजल शैलीको यो गीत सुनायौँ यो, यो गीतको लागि देवेन्द्र विशीले इमेलबाट अनुरोध गर्नुभएको थियो सलमा आगाको गजल भन्नुभएको थियो सो मैले बजाउन सकिनँ तर तपाईँले भनेकै गजल बजाउन नसके पनि यसमा मैले तपाईँका समर्पण समेटेको छु तपाईँले आफ्नो साथी बर्दियाका प्रकाश शर्मा बजाङका रामराजा कठायत जुम्लाका कमल खत्री बाँकेका मकबुल मुकेरी र रामनिवास यादव र सल्यानका मुक्ति दाहाललाई सुनाउन चाहनुभएको थियो अब बुलबुलको लागि आजको समय सकिएको छ तपाईँ बुलबुलमा पत्र गजल रात्रि गन्थन वा सल्लाह सुझाव दिनुहुने मित्रहरूले पनि आफ्नो पूरा नाम वा साहित्यिक नामसँगै आफ्नो हाल बसेको वा बुलबुल सुनिरहेको ठेगाना सँगै स्थायी ठेगाना लेखिदिनुहुन हार्दिक आग्रह गर्दछौं हामीलाई पत्राचार गर्नका लागि हाम्रो ठेगाना उज्यालो नाइन्टी नेटवर्कको रात्रि प्रस्तुति कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर छ चार छ नौ काठमाडौँ नेपाल इमेल ठेगाना BUL BUL Bulbul at UNN dot com dot NP हस् त अब अर्को साता आजकै दिन आजकै समयमा फेरि उपस्थित हुनेछौँ तबसम्मको लागि एम बुढा मगर हाल दुबईमा रहनुभएका स्थायी निवास बागलुङ हुनुभएका एम बुढा मगरको गजल वाचन गर्दै उत्पादन सहयोगी दिनेश निरोला र म अच्युत घिमिरे विदा माग्दैछौँ भन्नुपर्ने धेरै थिए लुकाएर जाँदैछु भन्नुपर्ने धेरै थिए लुकाएर जाँदैछु वियोगले खरे झैँ सुसाएर जाँदैछु दया लाग्छ भने प्रिय जतन गरिदिनु दया लाग्छ भने प्रिय जतन गरिदिनु मुटु